तपाईँको रेडियो तपाईँको आवाज रेडियो बीच एकानब्बे दशमलव छ समय हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता तपाईँले अहिले हामीलाई एकानब्बे दशमलव छ मेगा पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot vision dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले पठाउनु भएका मुक्तकरपहरू राख्ने गर्छौ मुक्तकारहरूसँगको बलाकुसारी मौका चुराएर राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो वसाईमा मसँग तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू छन् म आलो पालो जोड्दै जानेछु कार्यक्रम सुन्दै रहनुहोला रेडियो भिजन सँगै रहनुहोला तपाईँको पनि मुक्तक मसँग छ यति चोखो माया पनि तिमलाई साउने भेल भयो यति चोखो माया पनि तिमीलाई साउने भेल भयो दुई मुटुको सपनासँगै मिठो योजना फेल भयो परेली कति रुझाउने हो कसरी मन बुझाउने हो आफ्नै भनिने मान्छेको नि पराईसित मेल भयो ओहो यो मुक्तक मुक्तकार गोम विक्रमजीको कल्लाबारी पाल्पा उहाँको घर हो मुक्तकार गोम विक्रमजी नियमित रूपमा हामीहरू समक्ष मिठो माया यसरी नै बाँड्दै गर्नुहुन्छ मुक्तक स्वादिलो लेख्नुहुन्छ उहाँकै मुक्तकरहरूसँगै मैले आजको कथ्य मुक्तक मालामा मुक्तकको सिलसिला शुरू गरे श्रोता अर्को मुक्तक म कार्यक्रममा जोडिहाल्छु श्रोता मसँग मुक्तक छ सुरत भण्डारी साधनाजीको <laughs> चुइने छानु हातको ठेला बिर्सिएको छैन आमा छुइने छानु हातको ठेला बिर्सिएको छैन आमा हेप्ने गर्थे गर्थे हेला बिर्सिएको छैन आमा आफन्तीका तिखा वचन हजुरका रङ्गिन सपना झल्कुवाउँछ बेला बेला बिर्सिएको छैन आमा यसरी आमालाई सम्बोधन गर्दै मुक्तक लेखेर पठाउनु भयो मुक्तकार हुनुहुन्छ सुरत भण्डारी साधनाजी कमल बजार नगरपालिका सेरा सात अछामुआको घर हो हालमा धनगढ़ी कैलालीमा हुनुहुन्छ अर्को मुक्तक छ उहाँसँग अन्जिता राउजीको देखाउनुहुन्न पीड़ाहरू मनभित्रै दुख्न दिनुपर्छ देखाउनुहुन्न पीडाहरू मनभित्रै लुक्न दिनुपर्छ जानी जानी चुक्न खोज्नेहरूलाई चुक्न दिनुपर्छ प्रसङ्ग के हो बुझ्दै नबुझिकन औकात देखाएर भुक्ने चाबु बुसिया कुकुरहरूलाई भुक्न दिनुपर्छ ओहो हो यसरी आउनुभयो अन्जिता राउतजी नेचा सल्यान पाँच सोलु खुम्बुबाट अर्को मुक्त छ मसँग सागर भण्डारी विभोरजीको उहाँकै मुक्त अबको क्रममा तपाईँहरू समक्ष राख्दैछु यो दुनियाँको के विश्वास हल्लै हल्लाको भिड छ यो दुनियाँको के विश्वास हल्लै हल्लाको भिड छ सत्यको खोज गर्दैन त्यसै भ्रमित भएर हिँड्छ आफ्नैको हात हुँदो रहेछ सर्वस्व लुटिनुको पछाडि आफ्नैलाई काट्नु हतियारसँग मिलेको छ यो मुक्त सागर भण्डारी विवरजीको बगनासकाली छ पाल्पा उहाँको हाल उहाँ अफ्रिकामा हुनुहुन्छ नियमित रूपमा मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग अनुरागी विनोद कैरेजीको गणपा नौ सिङ्जा उहाँको घर हो हाल परदेशबाट उहाँले मुक्तक लेखेर पठाउनुहुँदा मदन सर मिठो सम्झना सबैमा भन्नुभएको छ उस्तै मिठो गुलियो सम्झना हाम्रो पनि तपाईँमा हामी सँगसँगै मुक्तकार विनोद गैरेजीको मुक्तक सँगसँगै एउटा गीत पनि सुन्नेछौ यो समयमा मसँग गीत छ विशाल निरौलाजीले गाउनुभएको खेम सरु मगरजीले र शान्ति बस्नेतजीले लेख्नु भएको संगीत खेम सरु मगरजीले भर्नुभएको गीत त म राख्ने नै छु मुक्तक सुनौ पहिला विनोद कैरेजीको पापी पेटलाई भोक लगाइहाल्छ पेट पाल्नै पर्यो पापी पेटलाई भोक लगाइहाल्छ पेट पाल्नै पर्यो साँझ बिहान दुई छाक घरमा चुलो बाल्नै पर्यो रमाई रमाई कहाँ हो र सात समुद्र पारी आएको खरको छुइने छानु घरको भित्तो टाल्नै पर्यो घर छोडेको धेरै भयो गाउँको याद सम्झाउँझै लाग्छ सम्झे दाता अझै परदेश छोडी जाउँझै लाग्छ घर आउन विनोद गैरेजीको मुक्तक मुक्तक सँगसँगै यो मिठो गीत मुक्तक मालामा सुन्नुभयो म मुक्तक तपाईँहरूकै आलो पालो लिइरहेको छु दुई चार पटक के लडेथ्यौ आखिर पछि सर्न खोज्ने तिमी दुई चार पटक के लडेथ्यौ आखिर पछि सर्न खोज्ने तिमी भोलि प्राप्त हुने उचाइ भुलेर आशै तल छर्न खोज्ने तिमी तिमले सोचे जस्तो हुन्छ र मृत्यु अनि तत्पश्चातको भोगाई जीवनको महत्व बारे जानु नबुझ्नु आजै मर्न खोज्ने तिमी मैले कार्यक्रममा अर्को मुक्तक लिए श्रोता यो मुक्तक मुक्तकार सुमन सिंगलजीको सुमन सिंगलजीले यो पटक पनि आफ्नो सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ अर्को मुक्तक म कार्यक्रममा जोड्छु यो मुक्तक छ मुक्तकार रवि श्रेष्ठजीको सन्धि खर्क अर्घ खाँची उहाँको घर हो हाल उहाँ बुटवल रूपन्देहीमा हुनुहुन्छ नवविवाहित दुलहीले चाहिँ मुहार सधैँ छोप्छ्यो अरे नवविवाहित दुलही चाहिँ मुहार सधैँ छोप्छु अरे मठ मन्दिरका धाई धाई देवी देउता ढोक्छु अरे बुझ्नै गाह्रो भो फोनमा तिमी नाना थरी बोल्दै जाँदा भेटे हुन नपाउँदै सुरापोते सिन्दुर पनि खोज्यो अरे यसरी आउनुभयो मुक्तकार रवि श्रेष्ठजी अर्को खाँचीबाट अर्को मुक्तक मसँग छ सुशील नेौपाने बैरागीजीको पर्वत उहाँको घर हो हाल उहाँ परदेश में हुनुहुन्छ ऋण गरी पढ्न पठाएको छोरा घुम्न निस्किएछ ऋण गरी पढ्न पठाएको छोरा घुम्न निस्किएछ साथीभाइ सँगै मदिरापानमा झुम्न निस्किएछ वयस्कसम्म कहिले आफ्नै आमालाई चुमेन चिन्चानको हप्ता दिनमै प्रेमिका चुम्न निस्किएछ ओहो यसरी व्यङ्ग्य मुक्तकमा सुशील नेउपाने भैरागीजीको सम्भवतः पहिलो पटक हुनुपर्छ उहाँ हामीहरू समक्ष आउनु भएको अर्को मुक्तक छ मसँग अभागी कान्छा गाउँलेजीको कसरी बाँचु जिन्दगी तनावमा छु यति बेला कसरी बाँचु जिन्दगी तनावमा छु यति बेला दुखेको छ जिन्दगी नै दबावमा छु यति बेला यता टाले उता च्यात्यो कति टाल्नु जिन्दगी नगरौ भो बयान धेरै शराबमा छु यति बेला ओहो यो मुक्तक मुक्तकार अभागी कान्छा गाउँलेजीको कमल चार झापा उहाँको घर हो हाल यो भूगोलको अर्को ध्रुवमा भविष्य खोज्दै भनेर उहाँले हामीलाई सम्झाउनु भएको छ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ यो समयमा मसँग गीत छ बाबु बोगटीजीले गाउनु भएको यस कुमारजीले लेख्नु भएको संगीत भर्नु भएको यो बेला मुक्तक म लिन चाहन्छु मुक्तककार विक्रम तिरुवा सलिमजीको जुम्ला उहाँको घर हो पहिला मुक्तक सुनौ विक्रम तिरुवा सलिमजीको सँगसँगै गीत हामी सुन्ने जिन्दगीले ठगेको थियो तिमीले नै त्यही गरिदियो जिन्दगीले ठगेको थियो तिमीले नि त्यही गरिदियो मैले सोच्दै सोचेको थिइनँ एक्कासी टाढा सरिदियो कसको नै विश्वास गर्नु यहाँ तिमी खाती भएपछि तिमीले त आज पराईको हातले सिउँदो भरिदियो सिउँदो म सिमाना कोरी चाहेर पनि छेउमा आउन सकिन सिउँदोमा कस्तो सिमाना कोरिछु चाहेर पनि छेउमा आउन सकिन भाग्य देखिन्थ्यो सायद तिम्रै यो हतार हो गरिछु मौन ढिला भो खुसी देखिन्थ्यो सायद तिम्रै रोजाइ हो रही भर परीना धेरे सपना उठे परेली माँ बसना तिम्रै माया लाग्थ्यो कहीं भर परिन भागे मई मेरो ना छेउ तिमी भागे कार्यक्रम तिरुवा सलिनजीको मुक्तक मुक्तक सँगसँगै यो गीत मुक्तक मालामा सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्स तपाईँ सुन्दै हुनुहुन्छ मदन भण्डारी छु तपाईँहरू समक्ष आजको बसाईमा म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त करपहरू आलो पालो लिइरहेको छु कसैको शिर कसैको पाउ छुनुपर्छ कसैको शिर कसैको पाउ छुनु पर्छ शिर झुकाउनु पर्छ सधैँ सानो हुनुपर्छ यहाँ सबैको नजरमा असल बन्नलाई सबैलाई हँसाउनु पर्छ आफू रुनुपर्छ ओहो यो मुक्तक मगर भाइजीको सल्यानदेखि मगर भाइजीले हामीलाई सम्झाउनु भएको छ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ राम रावल सागरजीको कैलाली उहाँको घर हो किन लिन्छौ सधैँभरि यति धेरै मनमा पिर किन लिन्छौ सधैँभरि यति धेरै मनमा पिर जे नहुनु थियो भइसक्यो ठाडो गर है शिर बगेको पानी मरेको मान्छे फर्किन्न फेरि फेरि रोई कराई गरेर के गर्छौ यस्तै छ तकदीर यसरी मुक्तक मालाको यो वसाईमा मुक्तकार राम रावल सागरजी अर्को मुक्तक छ मसँग इलामे चेली सुजातजीको इलामुनाको घर हो पात छरेको भोटमा मुना पलाउनेछ याद गर पात छरेको भोटमा मुना पलाउनेछ याद गर मुनाले पनि पक्कै केही चलाउनेछ याद गर आगो सल्काएर छोडेको छौ सुक्खा पलासमा त्यही आगोले एक दिन चलाउनेछ याद गर निकै लामो समय पश्चात इलामी चेली सुजातजी मुक्तक मालाको वसाईमा अर्को मुक्तक उहाँसँग छ श्रोता गोपाल पुन्जीको त्रिवेणी गाउँपालिका दुई सल्यान उहाँको घर हो कतै पनि देखिँदैन अनुकूल सेरोफेरो म कसरी जाउँ कतै पनि देखिँदैन अनुकूल सेरो फेरो म कसरी जाउँ डरको घेराबन्दीमा परेको छ मन मेरो म कसरी जाउँ घरमा पानीका प्यासी बाहिर अबला ज्यानका प्यासी मौका दिन छ अँधेरोले टाढा छ पँधेरो म कसरी जाउँ मुक्तक मालाको यो वसाईमा मुक्तकार गोपाल पुन्जी त्रिवेणी गाउँपालिका दुई सल्यानबाट यसरी आउनुभयो अर्को मुक्तक मसँग टोपेनमा लजिको छ बागलुङ उहाँको घर हो हामी सँगसँगै गीत पनि सुन्नेछौ यो समयमा मसँग गीत छ प्रमोद खरेलजीले गाउनु भएको शिव पौडेलजीले लेख्नु भएको ऋषि खड्काजीले संगीत भर्नु भएको मुक्तक सुनौ पहिला मुक्तकार टोपेन मल्लजीको गीत हामी सँगसँगै सुन्ने गर्नु छ एउटा जरुरी कुरा भेट्न आइदेऊ गर्नु छ एउटा जरुरी कुरा भेट्न आइदेऊ मेटाएर तो सिन्दूर पोते चुरा भेट्न आइदेऊ म हाँसेर पुरा गर्न चाहन्छु तिम्रा इच्छाहरू बोकेर साथमा धारिलो छुरा भेट्न आइदेऊ एकैचोटि मार पल पल मर्नु भन्दा एकैचोटि पल पल मरनु भन्दा अस्ति मरे दिल भन्दा हिजो मरे पराई भन्दा आज पनि मर्दैछु सम्झे रही जो अस्ति मेरो पारण जाने लाग्दा तिमलाई उता मस्ती मेरो पारण जानै लाग्दा तिमलाई उता मस्ती कैको हात मलाई पर्यो वज्रपात हो तिम्रो शिरमा अर्कैको हात मलाई पर्यो वज्रपात गण्डकी मूलतिर फर्केला र खेला पर्खेला एकै एकैचोटि मरन फल पल मार्नु भन्दा को साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल उड्ने छरीको पखेटा काटी अर्कैसँग हृदय साटी हो उड्ने छरीको पखेटा काटी अर्कैसँग हृदय साटी हिँड्न खोज्छु बाटै छैन जिउँदो लासल्ने घाटै छैन एकै मर्दैन मार्दैन पल पल मर्नु भन्दा अस्ति मरे बिर्स भन्दा हिजो मरे पराई भन्दा आज पनि मर्दैछु सम्झेर हिजो अस्ति मेरो पारण जानै लाग्दा तिमलाई उता मस्ती मेरो पारण जानै लाग्दा तिमलाई उता मस्ती गीतको पेन मल्लजीको मुक्त मुक्तसँग सँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्स तपाईँ सुनिरहनु भएको छ म तपाईँहरूकै मुक्त खराबहरू आलो पालो लिइरहेको छु राजधानीको काम लथालिङ्ग छोड्दै गाउँ पसेका छन् राजधानीको काम लथालिङ्ग छोड्दै गाउँ पसेका छन् कोही दायाँ त कोही बायाँ मोड्दै गाउँ पसेका छन् वैशाख तीस पछि माननीयहरूको अत्तो पत्तो नहुने होला यति बेला भने गप छाड्दै हात जोड्दै गाउँ पसेका छन् यो व्यङ्ग्य मुक्तकार सुन्दर शेर्पाली बिन्दासीको रुकुम पश्चिमबाट उहाँले हामीलाई भयो सुन्दर शेर्पाली बिन्दासीले हामीलाई नियमित रूपमा यसरी नै मिठो माया बाँड्दै गर्नुहुन्छ मुक्तक पठाउँदै गर्नुहुन्छ निर्वाचन नजिकिँदै गर्दा मुक्तकारहरूले मुक्तकबाटै खबरदारी गर्नुभएको छ अब भने हामी खबरदारी मुक्त खरबहरू नै सुन्नेछौ नमस्कार गर्दै खुट्टा ढोग्ने साब आइहाल्यो नमस्कार गर्दै खुट्टा ढोग्ने साब आइहाल्यो यो मनमा केही फरक भाव आइहाल्यो भर्खरै बोलचाल शुरू भएको थियो छिमेकीसँग फेरि मनमुटाप गराउन चुनाव आइहाल्यो यसरी भने मुक्तक लेखेर पठाउनु भयो गगन धामी गम्भीरजीले दुर्गाथली गाउँपालिका छ बजाङ उहाँको घर हो गगन धामी गम्भीरजीको मुक्तक सँगसँगै अर्को मुक्तक म लिन्छु गंगाराम बुढा मगरजीको मुक्तक अहिलेको क्रममा मसँग छ मुसिकोट दस रूकुम पश्चिम उहाँको घर हो दुश्मनी बन्न घातक डर बन्न पेर्लाउँदैनन् दुश्मनी बन्न घातक डर बन्न पेर्लाउँदैनन् र एक आपसमा असर बन्न पेर्लाउँदैनन् हिजो बुद्ध जस्तै भएर बसेका दाजुभाइहरू चुनावको बेला हिटलर बन्न पेर्लाउँदैनन् यसरी व्यङ्ग्य मुक्तकमा गङ्गाराम बुढा मगर्सीको अर्को मुक्तक समूहसँग चन्द्र प्रकाश साउजीको ढकारी गाउँपालिका चार सुन्दर बस्ती पलाता असम घर हो सच्चा देश प्रेमीहरूको सवाल सुन्न सकेनौ भने सच्चा देश प्रेमीहरूको सवाल सुन्न सकेनौ भने विश्वासको धागोले चाल बुन्न सकेनौ भने देश कंगाल जनता रोडमा नेता करोडमा हुनेछन् यति असै पनि हाम्रो भन्दा राम्रो चुन्न सकेनौ भने खबरदारी गर्दै हुनुहुन्थे श्री चन्द्र प्रकाश साउजी पछ्यामबाट अर्को मुक्तक छ मसँग वसन्त अनुभवजीको घोराई ताङ उहाँको घर हो लौ है हजुर अमूल्य भोट दिनुहोस् चुनाव आएको छ लौ है हजुर अमूल्य भोट दिनुहोस् चुनाव आएको छ निर्धक्क खर्च पानी नोट लिनुहोस् चुनाव आएको छ आजै पिउनुहोस् खुलेर रमाउनुहोस् भोलि नहुन सक्छ ल है सुनौलो मौका नकन्सिनुहोस् चुनाव आएको छ उहाँ हुनुहुन्थ्यो वसन्त अनुभवसी सम्भवतः पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अब अनि श्रोता हामी अर्को एउटा गीत सुन्छौ यो समयमा मसँग गीत छ गोपाल हुन्जनजीले गाउनु भएको लेख्नु भएको संगीत भर्नु भएको मुक्तक छ उहाँसँग मनोज राणा सल्यानीजीको उहाँले यो मुक्तक हामीलाई उत्तराखण्ड चमौली भारतबाट पठाउनु भएको छ मुक्तकार मनोज राणा सल्यानीजीको मुक्तक पहिला सुन्नु सँगसँगै गीत हामी सुन्ने नै छौं शिक्षा दीक्षा ज्ञान पनि दिनुपर्छ नेता भएपछि शिक्षा दीक्षा ज्ञान पनि दिनुपर्छ नेता भएपछि देश विकासमा ध्यान पनि दिनुपर्छ नेता भएपछि कति सजिलै बिर्सियो जनतासँग गरेका बाछाहरू आवश्यकमा ज्यान पनि दिनुपर्छ नेता भएपछि दीन मेरी आमा उन्हें पले के छोरी देश ले गोढे आमा गोठमै हाँसेको देखिन्छन् ती कागडाका सन्तान अझै desse रतने पानीको स्थितन यमराज खुसी छिनाउने सारा पृथ्वीका सन्तान भगिनीको दूत हैन त्यो तने पालीको सकदिन माता बच्न निर्धा भएर छिन बरु शहीद भएर बिर्कै मृत्यु मम छु हामी वीर बनेर छौ गोली होइनन् सुनका अक्षर पले पलेकी छोरी देशले रगत मागे मलाई बली श्रोता आजलाई भने कार्यक्रम मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँहरूले पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू मसँग अझ धेरै छन् बाँकी मुक्त खरबहरूलाई म आगामी अङ्कहरूमा पक्कै जोड्नेछु मसँग मुक्तक सुरक्षित रहनेछन् कार्यक्रम मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउनु मनभयो प्रतिक्रिया बाँड्नु मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आईडीमा पनि मुक्त करपहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झाउँदै म मदन मण्डारी जाँदा जाँदै उदय सोताङजी र मनिला सोताङजीले गाउनु भएको सन्तेश प्रधानजीले लेख्नु भएको उदय सोताङजीले संगीत गर्नु भएको मिठो गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परौँ नमस्कार शिवरात्री हुँदैछु टाढा पिर नगर फर्किआउने छु चाँडै नै घर केही दिन हुँदैछु टाढा पिर नगर